नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल संविधान सभाको बैठक बसिरहेको छ बैठकमा तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथि छलफल भइरहेको छ बैठकमा बाँकी सभासदहरूले आआफ्नो धारणा राखिरहेका छन् अघिल्लो संविधान सभामा पनि सबैभन्दा बढी विवादित देखिएको शासकीय स्वरूपबारे सभासदहरूले पार्टीको पुरानै अडान अनुसार शासकीय स्वरूप हुनुपर्ने भनिरहेका छन् नेपाली कङ्ग्रेसका सभासदले संसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी र आलङ्कारिक राष्ट्रपति हुनुपर्ने धारणा राखिरहेका छन् भने नेकपा एमालेका सभासदले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई नीतिलाई कार्यकारी बनाउनुपर्ने अडान दोहोऱ्याइरहेका छन् यस्तै गरी तेस्रो ठूलो दल एकीकृत माओवादीका सभासदले भने जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको पक्षमा आवाज उठाइरहेका छन् व्यवस्थापिका संसदको बैठक बैठकमा एक साता अघिदेखि चलिरहेको नयाँ आर्थिक वर्षको बजेटको बारेमा आज पनि छलफल जारी रहने भएको छ बैठक दिउँसो तिन बजेका लागि डाकिएको छ नयाँ बजेटमा समेट्नुपर्ने विषयवस्तु र त्यसको प्राथमिकताबारे सभासदले धारणा राखिरहेका छन् कृषि ऊर्जा पर्यटन जस्ता क्षेत्रको पूर्वाधार विकास गरी आर्थिक वृद्धितर्फ अग्रसर हुने खालको कार्यक्रम नयाँ बजेटमा समेट्नुपर्नेमा अधिकांश सभासदहरूले जोड दिएका छन् नेपाली कङ्ग्रेसका सभासद रामहरि खतेवडाले भन्नुभयो संसदमा सभासदहरूले राखेका सुझावलाई नयाँ बजेटमा जसरी पनि समावेश गर्नुपर्छ सभासदले राखेका विचारलाई सामान्य रूपमा बुझेर व्यवस्था गरिए त्यसको कुनै अर्थ नहुने भन्दै अर्थमन्त्रीले गम्भीर भएर सभासदले राखेका अधिकतम धारणा र सुझावलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले राजनीतिक अस्थिरता र संयुक्त सरकार भएकै कारण चाहे अनुसारको विकासको काम गर्न नसकिएको बताउनु भएको छ ललितपुरमा आज बिहान भएको कार्यक्रममा मन्त्री सिंहले समयमै संविधान जारी भए मात्रै राजनीतिक संक्रमण अन्त्य हुने पनि बताउनु भएको छ उहाँले सबै दललाई सहमतिमा ल्याएर निर्धारित समयमै संविधान जारी गर्ने विश्वास व्यक्त गर्नुभएको छ शान्ति प्रक्रियाको काम टुङ्गोमा लगाउने जिम्मा पनि यही सरकारको भएकाले अब सबै दल मिलेर जानुको विकल्प नभएकोमा उहाँले जोड दिनुभयो उहाँले सामाजिक सङ्घ संस्थाको सहयोगले मात्रै सरकारले चाहे अनुसारको सेवा प्रदान गर्न सक्ने समेत बताउनुभयो असार आठमा हुने संविधान सभा उपचुनावको प्रचार प्रसारमा चितवन चारमा नेपाली कंग्रेसका उम्मेद्वारले प्रधानमन्त्रीको तस्विर प्रयोग गरेको भन्दै निर्वाचन आयोगले सचेत गराएको छ जिल्ला निर्वाचन कार्य चितवनले प्रधानमन्त्री कोइरालाको तस्विर अङ्कित पर्चा वितरण गरेर चुनाव प्रचार गर्न नगर्न निर्देशन दिएको छ उप प्रधानमन्त्री दुवै वामदेव गौतम र प्रकाश मानसिंहलाई सचेत गराए लगत्तै आयोगले प्रधानमन्त्रीको तस्विर चुनाव प्रचार सामग्रीमा नराख्न कङ्ग्रेस उम्मेद्वारलाई निर्देशन दिएको हो बहालवाला प्रधानमन्त्रीको तस्विर छाप्नु आचार संहिता विपरीत रहेको भन्दै आयोगले त्यसो नगर्न आग्रह गरेको छ प्रधानमन्त्री कुनै पार्टीको सभापति भए पनि हाल सरकार प्रमुख भएकाले उहाँको तस्विर सहितको पर्चा बनाएर वितरण गर्न नहुने निर्वाचन आयोगकी सहसचिव लीलादेवी बताउनु बताउनुभयो आज चितवनमा पत्रकार भेटघाट कार्यक्रममा गर्तौलाले यस विषयमा निर्वाचन आयोगको आकर्षण निर्वाचन भइसकेको छ यो गतिविधि रोक्न निर्देशन दिई कारवाही प्रक्रिया अगाडि बढेको छ चितवन चारका कङ्ग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेको प्रचार सामग्रीमा प्रधानमन्त्री कोइरालाको तस्विर प्रयोग गरिएको छ कोइरालाले यसै क्षेत्रबाट चुनाव जितेर छाड्नु भएको हो चितवनमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इला शर्माले आचार संहिता कडाइका साथ लागू गरिने र पटक पटक उल्लङ्घन गर्नेको उम्मेदवारी रद्द हुने समेत चेतावनी दिनुभएको छ चितवन चारमा कङ्ग्रेसका रामकृष्ण घिमिरे एमालेकी पार्वती रावल र ए माओवादीका खुसीराम पाखरिनबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ मलेसियामा भएको एक डुङ्गा दुर्घटनामा छैसठी यात्रु बेपत्ता भएका छन् इन्डोनेसियाबाट गैर कानुनी रूपमा मलेसिया प्रवेश गर्दै गरेको एक डुङ्गा दुर्घटना हुँदा ती व्यक्तिहरू हराइरहेको मलेसियन अधिकारीले बताएका छन् महिला तथा बालबालिकासहित उनान अस्सीजना गैर कानुनी यात्रुहरू बोकेको डुङ्गा मलेसियाको पश्चिम समुद्री तटमा दुर्घटनामा परेको हो डुङ्गा पुरानो भएका कारण यात्रु धान नसके दुर्घटना भएको हुन सक्ने एक मलेसियन अधिकारी मोहम्मद जुरीले बताउनु भएको छ दुर्घटनामा परेका एकतिस यात्रुको भने सकुशल उद्धार गरिएको छ हराइरहेका यात्रुहरूको खोजी कार्य जारी छ मध्यरातमा मलक्का समुद्री क्षेत्रबाट मलेसिया प्रवेश गर्न लागेको डुङ्गा मलेसिया पुग्न तिन किलोमिटर समुद्री क्षेत्र बाँकी रहेको स्थान तत्स्थानमा दुर्घटनाग्रस्त भएको हो र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति र भोलि बिहान थप तिनवटा खेल हुँदैछ आजको पहिलो खेलमा समूह बीका नेदरल्यान्ड र अस्ट्रेलिया राति पाउने दस बजे भेट्दैछन् पहिलो खेलमा नेदरल्यान्डले स्पेनलाई पराजित गर्दा अस्ट्रेलिया भने चिलीसँग हारेको थियो त्यस्तै राति पाउने एक बजे साबिक विजेता स्पेनले चिलीको सामना गर्नेछ पहिलो खेलमा नराम्रो हार बेहोरेको स्पेन आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै पहिलो जितको खोजीमा रहनेछ भने चिली दोस्रो जित हात पार्ने तयारीका साथ मैदानमा उत्रनेछ यस्तै भोलि बिहान पाउने तीन बजेपछि हुने दो दोस्रो खेलमा क्यामरुन र क्रोएसिया भिड्नेछन् गैराती सम्पन्न खेलमा आयोजक ब्राजिल विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ बिहान सकेको खेलमा ब्राजिलले मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भई नमस्कार यस अर्पण खबर को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे